हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर गए मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्जा सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा कृषि तथा युवा रेडियो सामुदायिक रेडियो साझा आवाज अठासी थोक्लो तिन मेगार्समा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज आफ्नोभन्दा अर्कैको भार देखियो आफ्नोभन्दा अर्कैको भार देखियो र त उसको आँखामा डर देखियो आफ्नोभन्दा अर्कैको भार देखियो र त उसको आँखामा डर देखियो खै कसरी हाँस्दै जिएका छन् यी मान्छेहरू खै कसरी हाँस्दै जिएका छन् यी मान्छेहरू यथार्थका पानामा त पुरै बगार देखियो र त उसको आँखामा डर देखियो उमार्नुहोस् झुपडीमै नयाँ सोचका बीजहरू उमार्नुहोस् झुपडीमै नयाँ सोचका बीजहरू हेर्नुहोस् त हिलोमानी कमल सुन्दर देखियो र त उसको आँखामा डर देखियो तिमी मेरो समीप आउँदा म हर्षले विभोर थिएँ तिमी मेरो समीप आउँदा म हर्षले विभोर थिएँ जस्तो कि तिर्खाएको कागलाई नहर देखियो र त उसको आँखामा डर देखियो कसरी पहिल्याउँ यो हार जितको नतिजा कसरी पहिल्याउँ यो हार जितको नतिजा यहाँ त आगो र पानीको ठुलो टक्कर देखियो भन्दा अर्कैको भर देखियो र त उसको आँखामा डर देखियो र त उसको आँखामा डर देखियो दलु बुढाथोकी विचलितको यही गजल सँगसँगै नमस्कार रात्रिकालीन गजली अभिवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल मनहरूमा रेडियो साझा आवाज अठासी दशमलव तिन मेगा हर्ज र इन्टरनेटको माध्यमबाट नवीन संसार सुनेर बस्नुभएका तमाम तमाम मेरा गजलीय मनहरूलाई आजको यो नूतन त्रिहत्तरौँ श्रृङ्खलामा हार्दिक हार्दिक स्वागत गर्दछौँ रेडियो साझा आवाजबाट प्राविधिक मित्र विक्रम र अनलाइन रेडियो नवीन संसारबाट प्रकाश दिवस खड्कासँगै गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथोवर एकैसाथ उपस्थित भएका छौँ गजल पुञ्ज तपाईँले रेडियो साझा आवाज अठासी दशमलव तिन मेगा हार्ज मार्फत राप्ती र यसका आसपासका जिल्लाहरूमा अठासी दशमलव तिन मेगा हर्ज मार्फत सुन्दै हुनुहुन्छ भने अनलाइनमा तपाईँले हामीलाई रोल्पा जिल्लाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत विश्वभर श्रवण गर्दै हुनुहुन्छ नेपाली गजल विकास र उत्थानका निम्ति टेवा पुग्ने हेतुले रेडियो साझा आवाजले उत्पादन गरेको कार्यक्रम गजल पुञ्जमा अनुजदेखि अग्रजसम्मका स्रष्टाहरूको गजल वाचन गर्छौँ भने बिचबिचमा साङ्गीतिक गजल कोसेली राखेर पनि हजुरहरूको मनलाई पुलकित गराउने हर प्रयास हामी गरि नै रहेका हुन्छौँ हामी विगत केही श्रृङ्खलादेखि पुनः स्रष्टा विशेष कार्यक्रम सञ्चालन गर्दैछौँ स्रष्टा विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हामीले करिब एक वर्ष हुन आँटिसकेछ एक वर्षको अवधिमा धेरैभन्दा धेरै स्रष्टाहरूका गजलहरू वाचन गरिसकेका छौँ हामीले तपाईँहरू पनि आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने तपाईँले हामीलाई आफ्ना नौवटा गजल आफ्नो बारेमा पुरै पुरै जानकारी र आफूलाई मन लागेका कुनै पनि साङ्गीतिक गजल छन् भने ती पनि हामीलाई पठाउन सक्नुहुन्छ या तपाईँले हामीलाई ती साङ्गीतिक गजलहरूका नाम दिन सक्नुहुन्छ र हामी ती साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका गजलहरूमा वाचन गर्दै बिचबिचमा बजाउने प्रयास गर्नेछौँ तपाईँले आजको कार्यक्रम सुन्न छुट्नुभयो भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा पनि आजको श्रृङ्खला राखिदिनेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँले हाम्रो युट्युब च्यानल राप्ती आवाजलाई सब्सक्राइब पनि गर्न सक्नुहुनेछ यसै क्रममा आज पनि हामीलाई एकजना श्रष्टाका गजलहरू हात परेका छन् आजको श्रष्टा को हुनुहुन्छ त कस्ता छन् उहाँका रचनाहरू गजलहरू ती गजलहरूमा मेरो आवाजले स्पर्श गर्नेछु त्यसपूर्व आजको गजल दैलो घान चाहन्छु यो साङ्गीतिक गजलबाट सङ्गीत थापाको शब्दमा विष्णु भट्टको स्वर सङ्गीतमा जुधाएर नजर बदामी तिमीले बनायो मलाई बिरामी तिमीले आउनु चाहिँ साङ्गीतिक गजलबाट आजको गजल दैलो आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा यो साङ्गीतिक गजल प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल हो यो माहौलमा यो माहफिलमा तपाईँ पनि सँगै रम्नुभयो होला भन्ने अनुभूति गर्नुभयो होला भन्ने आशा अनि विश्वास लिएको छु मैले बारम्बार भन्दै आइरहेको छु मित्रहरू यदि हामीले गजलको कार्यक्रमहरू चलाउनु छ भने साङ्गीतिक गजलको अत्यन्तै आवश्यक हुन्छ र साङ्गीतिक गजललाई बुझ्न जरुरी छ यसै अनुरूप हामीले साङ्गीतिक गजलहरूलाई र शाब्दिक गजलहरूलाई न्याय गर्ने हेतुले दुवैलाई सँगसँगै उठान गरेर अगाडि बढिरहेका छौँ तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सामुदायिक रेडियो साझा आवाज अठासी दशमलव तिन मेगा हर्ज र अनलाइन मार्फत तपाईँले हाम्रो पात्रमा गएर अनलाइन रेडियो नवीन संसार भनेर खोजेर पनि हामीलाई एकैसाथ श्रवण गर्न सक्नुहुन्छ र सुन्दै हुनुहुन्छ होला भन्ने मैले विश्वास राखेको छु गएको साता म दाङमा थिएँ भने यो साता पनि म दाङमा नै डोलिरहेको छु यो साता मलाई प्राप्त भएको छ डल्लु बुढाथोकी विचलितको गजल आउनुहोस् यो बसाइमा पहिला उहाँको पहिलो गजल वाचन गरौँ त्यसपछि उहाँको बारेमा हामीले जानकारीहरू दिनेछौँ उहाँका बारेमा र उहाँका अन्य गजलहरू वाचन गर्नेछौँ उहाँको यो बसाइमा यो गजल वाचन गर्न चाहन्छु जब आउँछन् तिम्रो याद धड्कन हिलाउन जब आउँछन् तिम्रो याद धड्कन हिलाउन अनि थाल्छन् मेरा यी मन मुटु चिलाउन जब आउँछन् तिम्रो याद धड्कन हिलाउन अनि थाल्छन् मेरा यी मन मुटु चिलाउन ओखती मुलुको रस चाहिँदैन अब मलाई ओखती मुलुको रस चाहिँदैन अब मलाई सक्छौ भने ए प्रिय थोरै जहर पिलाउन अनि थाल्छन् मेरा यी मनमुटु चिलाउन तिमी आगो जस्तै दन्किदिन्छौ म पानी सरी तिमी आगो जस्तै दन्किदिन्छौ म पानी सरी कसले सक्ला र खै आकाश धरती मिलाउन अनि थाल्छन् मेरा यी मुटु चिलाउन तिमी मान्छे बन पहिले अनि वकलात गर तिमी मान्छे बन पहिले अनि वकलात गर यहाँ सकेका छैनन् ईश्वरले नि न्याय दिलाउन अनि थाल्छन् मेरा यी मुटु चिलाउन चिथोर्दैछ अपराईले भुवासरी उड्नेछ एक दिन चिथोर्दैछ पराईले भुवासरी उड्नेछ एक दिन जुटेनौँ भने अब पनि हामी देशलाई सिलाउन जब आउँछन् तिम्रो याद धड्कन हिलाउन अनि थाल्छन् मेरा यी मन मुटु चिलाउन अनि थाल्छन् मेरा यी मन मुटु चिलाउन अह आदरणीय गजल मनहरू यो बसाइमा भाषण गरे दलु बुढाथोकी विचलितको गजल उहाँ पञ्चकुले साथ कालीतरा दाङका मित्र हुनुहुन्छ बाबाई गाउँपालिका साथ कालीतरा दाङका मित्र हाल जोहर बारु मलेसियामा हुनुहुन्छ बुबा कविराम बुढाथोकी र आमा दुर्गा बुढाथोकीको कोखबाट दुई हजार पचास साल असार एक गतेका दिन जन्मनु भएको थियो दलु बुढाथोकी विचलित पञ्चकुले साथ काली तारा दाङमा यो दलु बुढाथोकी विचलितको सानो परिचयपछि म पुनः उहाँको यो अर्को गजलमा मेरो आवाजले यस गर्न चाहन्छु छेदन गरेर पशुको शिर मान्छे पुण्य कमाउँछन् छेदन गरेर पशुको शिर मान्छे पुण्य कमाउँछन् यहाँ भत्काएर मन्दिर मान्छे पुण्य कमाउँछन् छेदन गरेर पशुको शिर मान्छे पुण्य कमाउँछन् यहाँ भत्काएर मन्दिर मान्छे पुण्य कमाउँछन् मनमा पापका गाठा अनि ईर्ष्याको डोको बोकी मनमा पापका गाँठा अनि ईर्ष्याको डोको बोकी चढाएर फुलपाती अबिर मान्छे पुण्य कमाउँछन् यहाँ भत्काएर मन्दिर मान्छे पुण्य कमाउँछन् अर्काको दुःख पीडा मर्मको वास्तै नगरिहेर अर्काको दुःख पीडा मर्मको वास्तै नगरिहेर निर्दोषीमा थुपार्दै पिर मान्छे पुण्य कमाउँछन् यहाँ भत्काएर मन्दिर मान्छे पुण्य कमाउँछन् आफ्नै रफ्तारमा कुद्ने यो जिन्दगीको बाटोमा आफ्नै रफ्तारमा कुद्ने यो जिन्दगीको बाटोमा खडा गरेर छाङ्गा भिर मान्छे पुण्य कमाउँछन् चढाएर फुलपाती अबिर मान्छे पुण्य कमाउँछन् विश्वासको झोली आफ्नो खल्तीमा बचत गरी आहा विश्वासको झोली आफ्नो खल्तीमा बचत गरी चलाएर मुटु मानेतिर मान्छे पुण्य कमाउँछन् छेदन गरेर पशुको शिर मान्छे पुण्य कमाउँछन् यहाँ भत्काएर मन्दिर मान्छे पुण्य कमाउँछन् यहाँ भत्काएर मन्दिर मान्छे पुण्य कमाउँछन् अह आदरणीय गजल मनहरू व्यवसायमा भाषण गरे दलु बुढाथोकी विचलितको गजल छेदन गरेर पशुको शिर मान्छे पुण्य कमाउँछन् यहाँ भत्काएर मन्दिर मान्छे पुण्य कमाउँछन् पापिष्ट भइसकेका छन् अहिलेको युगमा मान्छेहरू एक्काइसौँ शताब्दीमा आएर सबैको शरीर एउटै हो सबैको शरीरलाई काट्यो भने दुख्छ तर मान्छेले अरूको ज्यानलाई बेअर्थमा मारेर अरूको शरीरलाई पुण्य कमाउने कार्य गरिरहेका छन् र मठ मन्दिर मस्जिदहरू चर्चहरू गुम्बाहरू भत्काएर मान्छेले पुण्य कमाउने कार्य गरिरहेका छन् एकले अर्काको द्वेष गरेर रिस गरेर धर्म धर्मको युद्ध लडाएर मान्छेहरूले भाइ भाइमा फुटाउने कार्य गरेका छन् यही भन्दै हुनुहुन्थ्यो आफ्ना गजलका शेरहरूमा दलु बुढाथोकी विचलितले विचलितले बिएड प्रथम वर्षसम्मको अध्ययनलाई पुरा गर्नुभएको छ बबई बहुमुखी क्याम्पस तुलसीपुर दाङबाट साहित्य लेखनमा अत्यन्तै दखल राख्नुहुन्छ विचलितले गजल मुक्त गीत कविता आदि आदि विधाहरूमा आफ्ना कलमहरूलाई चलाउनुहुन्छ निखार्नुहुन्छ निपुण हुँदै हुनुहुन्छ विचलित उहाँका केही कृतिहरू पनि प्रकाशित भइसकेका छन् उहाँका कुन कुन कृतिहरू बजारमा आइसकेका छन् त हामीले केही क्षणपछि उहाँका यावत जानकारीहरू दिने नै छौँ त्यसपूर्व यहाँनिर दलु बुढाथोकी विचलितको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु हिजो यस्तै आज यस्तै भोलि उस्तै हुनेछ परदेशमा पसिनाको खोली उस्तै हुनेछ हिजो यस्तै आज यस्तै भोलि उस्तै हुनेछ परदेशमा पसिनाको खोली उस्तै हुनेछ पुरै जिन्दगानी यो परदेश नै गुजारे पनि पुरै जिन्दगानी यो परदेश नै गुजारे पनि हाहाकारले भरिएको झोली उस्तै हुनेछ परदेशमा पसिनाको खोली उस्तै हुनेछ के सोध्छौ आमा परदेशको कथा बेथा के सोध्छौ आमा परदेशको कथा बेथा बैमानी पापी साहुको बोली उस्तै हुनेछ परदेशमा पसिनाको खोली उस्तै हुनेछ जब आउनेछ कुरा गाउँघरको लक्सरै जब आउनेछ कुरा गाउँघरको लक्सरै यी आँखाभरि आँसुको होली उस्तै हुनेछ परदेशमा पसिनाको खोली उस्तै हुनेछ छोरा छोरीले लाखौँ करोडौँ कमाए पनि छोरा छोरीले लाखौँ करोडौँ कमाए पनि बुढी आमाको फाटेको चोली उस्तै हुनेछ हिजो यस्तै आज यस्तै भोलि उस्तै हुनेछ परदेशमा पसिनाको खोली उस्तै हुनेछ परदेशमा पसिनाको खोली उस्तै हुनेछ अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ दलु बुढाथोकी विचलितको गजल हिजो यस्तै आज नि यस्तै भोलि नि उस्तै हुनेछ परदेशमा पसिनाको खोली उस्तै हुनेछ दिनदिनै राहदानी बनाउनेहरूको लर्को लागिरहेको छ हरेक जिल्ला जिल्लाहरूमा प्रशासन कार्यालयका ढोका अगाडि युवाहरूको लाम देखिरहँदा गजलकार दलु बुढातुकी विचलितको मनमा सायदी शब्दहरू फुरे होलान् र कोर्नु भएको छ हिजो पनि यस्तै आज पनि यस्तै र भोलि पनि यस्तै छ र परदेश जानेहरूको लर्को यस्तै छ र पसिनाको खोली उस्तै बगिरहेको छ हामीले मूल्याङ्कन गर्ने हो भने पक्कै पनि यदि नेपाल सरकारले नेपालमै रोजगारी दिने हो भने कोही पनि युवाहरू परदेशमा लाग्दैनथ्यो हामीले पछिल्लो समयमा पछिल्लो नतिजा हेर्न सक्छौँ यहाँ म्यादी प्रहरीको लागि रोजगारी खुलिरहँदा लाखौँ लाख युवाहरू तछाड मछाड गरिरहेका छन् सीमित रोजगार हो एक महिनाको लागि रोजगार खोल्दा युवाहरू अझ भनौँ भने देशको लागि यो अवसर खोल्दा हानथाप गरिरहेका छन् सानो सामान्य जागिरको लागि यस्तै यस्तै जागिरहरू नेपाल सरकारले व्यवस्था गर्ने हो भने को जान्थ्यो र प्रभासमा सोच्नुपर्ने सरकारले नसोचिदिएपछि के लाग्दो रहेछ र आदरणीय मनहरू आजको बसाइमा हामीले वाचन गरिरहेका छौँ पञ्चकोले साथ कालीतारा दाङका मित्र दलु बुढाथोकी विचलितका गजलहरू उहाँ अहिले जोहोर बारु मलेसियामा हुनुहुन्छ प्रवासमा हुनुहुन्छ दलु बुढाथोकी विचलितको यो गजल र यो सानो परिचयपछि यो विषयमा हामी एउटा साङ्गीतिक गजल अगाडि सार्छौँ विपिन सलामीको शब्दमा विष्णु भट्टको स्वर र साथीहरूको सङ्गीतमा जोवन भन्दा भन्दै गयो जोवन सोचिरह्यो छुट्या सङ्गी साथी खेले आँगन सोचिरह्यो छुट्या सङ्गी साथी खेले आँगन सोचिरह्यो आउनुहोस् यही साङ्गीतिक गजल व्यवसायमा श्रवण गरौँ भन्ना भन्ना जोबन भन्न भन्न गयो जोबन सोचिरह्यो जोबन भन्न भन्न ती गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो सामुदायिक रेडियो साझा आवाज अठासी दशमलव तिन मेघार छ र तपाईँले हामीलाई इन्टरनेटका माध्यमबाट हाम्रो पात्रोमा गएर अनलाइन रेडियो नवीन संसार मार्फत पनि एकैसाथ श्रवण गर्दै हुनुहुन्छ हामी कार्यक्रम गजल गजलपुञ्जको बसाइमा बसिरहेका छौँ मलाई आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक मित्र विक्रम र प्रकाश विवेश खड्काले साथ दिँदै हुनुहुन्छ भन्ने म छु आवाजमा पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर हामी स्रष्टा विशेषमा रहेर आजको बसाइमा बबई गाउँपालिका साथ कालीतरा दाङका मित्र दलु बुढाथोकी विचलितका गजलहरू वाचन गरिरहेका छौँ व्यवसायमा यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु केही काम गर्नु अघि विचार गर है केही काम गर्नु अघि विचार गर है उसकै लागि मर्नु अघि विचार गर है मुखमा राम राम बगलीमा छुरा धस्छन् मुखमा राम राम बगलीमा छुरा धस्छन् कसैको भर पर्नु अघि विचार गर है उसकै लागि मर्नु अघि विचार गर है फुलले सजाउँछ कि पैतलाले कुल्चिन्छ फुलले सजाउँछ कि पैतलाले कुल्चिन्छ दिलमा बसाई सर्नु अघि विचार गर है उसकै लागि मर्नु अघि विचार गर है हाँसो मजा यसलाई नठान ए साथी हाँसो मजा यसलाई नठान ए साथी सिन्दुरले सिउँदो भर्नु अघि विचार गर है उसकै लागि मर्नु अघि विचार गराए कुहिएर जाला माटोमै टुसाउनै नसकी कुहिएर जाला माटोमै टुसाउनै नसकी बाँझो हेतमा छर्नु अघि विचार है केही काम गर्नु अघि विचार है उसकै लागि मर्नु अघि विचार है उसकै लागि मर्नु अघि विचार है अह आदरणीय गजल मनहरू व्यवसायमा वाचन गऱ्यौँ दलु बुढाथुकी विचलितकै गजल केही काम गर्नु अघि विचार गराए उसकै लागि मर्नु अघि विचार गराए वाकै पनि अत्यन्तै सन्देशात्मक शब्दहरू आफ्ना गजलका शेरहरूमा उतार्नुहुन्छ मानव जनजीवनका यथार्थ पर्यायहरूलाई टपक्क टिपेर जस्ताको तस्तै आफ्ना गजलका शेरहरूमा राख्न सक्ने खुबी राख्नुहुन्छ दलु बुढाथुकी विचलितले आफ्ना गजलका शेरहरूमा हरेक मनमुटुलाई छुने र मनमुटुमै बास बस्न सक्ने गजलका शेरहरूले मन्त्रमुग्ध पार्नुहुन्छ आफ्ना गजलहरूले आफ्ना श्रोताहरूले आफ्ना प्रिय मनहरूलाई व्यवसायमा म पुनः दलु बुढाथोकी विचलितको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु गरेकै छस्नी मस्ती भन्छन् गाउँकाले गरेकै छस्नी मस्ती भन्छन् गाउँकाले अरे क्या जबरजस्ती भन्छन् गाउँकाले गरेकै छस्नी मस्ती भन्छन् गाउँकाले अरे क्या जबरजस्ती भन्छन् गाउँकाले परदेशमा आधा जुली बित्नै लाग्दा मेरो परदेशमा आधा जुली बित्नै लाग्दा मेरो गएको छैनस् र गएको होइनस् र अस्ति भन्छन् गाउँकाले अरे क्या जबरजस्ती भन्छन् गाउँकाले विदेश गएको रहेछस् अलि विचार गर है विदेश गएको रहेछस् अलि विचार गर है घरमा बुढी सेखेको अस्ति भन्छन् गाउँकाले अरे क्या जबरजस्ती भन्छन् गाउँकाले सुन त मध्यराति बिर्खेर चियाखुरी हराएर सुन त मध्यराति बिर्खेर चियाखुरी हराएर मार्दैछौँ गाउँमा गस्ती भन्छन् गाउँकाले अरे क्या जबरजस्ती भन्छन् गाउँकाले तरुणी सबै बुढोको घर तरुणा जति विदेश तरुणी सबैको बुढोको घर तरुण जति विदेश सुनले गरायो गाउँ बस्ती भन्छन् गाउँकाले गरेकै छस् नि मस्ती भन्छन् गाउँकाले अरे क्या जबरजस्ती भन्छन् गाउँकाले अरे क्या जबरजस्ती भन्छन् गाउँकाले आदरणीय गजल मनहरू यो बसाइमा हामीले पुनः वाचन गऱ्यौँ दलु बुढाथोकी विचलितकै गजल गरेकै छस्नी मस्ती भन्छन् गाउँकाले अरे क्या जबरजस्ती भन्छन् गाउँकाले अत्यन्तै समय सान्दर्भिक गजल यो व्यवसायमा हामीले वाचन गऱ्यौँ सबैका श्रीमतीहरू घरमै छाडेर श्रीमानहरू परदेशिएका छन् घरमा के कस्तो छ वातावरण माहौल होस गर्नु है भनेर सचेत गराउँदै हुनुहुन्थ्यो आफ्ना गजलका शिरहरूमा दलु बुढाथोकी विचलितले पक्कै पनि तपाईँ सम्पूर्णले मनन गर्नुपर्ने शब्दहरू छन् दलु बुढाथोकी विचलितका गजलहरूमा दलु बुढाथोकी विचलितले आफ्ना गजलहरू कृतिहरूमा पनि छपाइसक्नुभएको छ मोदीका पदचापहरू संयुक्त गजल सङ्ग्रहमा आफ्ना रचनाहरू छपाउनु भएको छ मोदीका पदचापहरू तपाईँले पल्टाउने क्रममा उहाँका रचनाहरू पनि भेटाउन सक्नुहुनेछ त्यसै गरी केही अनलाइन पत्र पत्रिकाहरूमा पनि उहाँका रचनाहरू प्रकाशित भइसकेका छन् हामी कार्यक्रमको आधा भागभन्दा बढी पार गरिसकेका छौँ व्यवसायमा म पुनः दलु बुढाथोकी विचलितको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु कहिले हाँसो त कहिले रोदन यस्तै हो जिन्दगी कहिले हाँसो त कहिले रोदन यस्तै हो जिन्दगी एक दिन पक्कै हुनेछ पतन यस्तै हो जिन्दगी कहिले हाँसो त कहिले रोदन यस्तै हो जिन्दगी एक दिन पक्कै हुनेछ पतन यस्तै हो जिन्दगी कसैको एक वचनले पनि के गर्छ खै भित्रभित्रै कसैको एक वचनले पनि के गर्छ खै भित्र भित्रभित्रै चलाइदिन्छ नि मुटुमै कम्पन यस्तै हो जिन्दगी एक दिन पक्कै हुनेछ पतन यस्तै हो जिन्दगी अहम तारा घमण्डको किन छर्छौ गन्ध तिमीले अहम तारा घमण्डको किन छर्छौ गन्ध तिमीले पक्कै चुम्ने छैनौ त्यो गगन यस्तै हो जिन्दगी एक दिन पक्कै हुनेछ पतन यस्तै हो जिन्दगी किन दुख्नु पर्या मुटु किन चस्कनु पर्या छाती किन दुख्नु पर्या मुटु किन चस्किनु पर्या छाती सहनै नसकी कसैको वचन यस्तै हो जिन्दगी एक दिन पक्कै हुनेछ पतन यस्तै हो जिन्दगी छ नै अझै देवी देउता मान्न नछोड है आजै छन् है अझै देवी देउता मान्न नछोड है अझै पर्नु छाखिर उनकै शरण यस्तै हो जिन्दगी कहिले हाँसो त कहिले रोदन यस्तै हो जिन्दगी एक दिन पक्कै हुनेछ पतन यस्तै हो जिन्दगी एक दिन पक्कै हुनेछ पतन यस्तै हो जिन्दगी आदरणीय गजल मनहरू कहिले हाँसुता कहिले रोदन यस्तै हो जिन्दगी एक दिन पक्कै पनि सबै हुनुपर्छ पतन यस्तै हो जिन्दगी दुई दिनका यो धरतीका हामी पाहुना एक दिन त पतन भएर जानु छँदै नै छ त्यसैले बाजुन्जेल तेरो मेरो गर्नु किन कसैलाई किन तिखो वचन रुखो वचन लगाउनु होइन र यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो घमण्ड पनि गर्नु हुँदैन अहमता पनि देखाउनु हुँदैन कसैको मुटु दुख्ने गरी वचन पनि लगाउनु हुँदैन र पापहरू गर्नु हुँदैन देवी देवताहरू अझै पनि छन् यो धरतीमा यो दुनियाँमा भन्ने आस्था अनि विश्वास राख्नुभएको छ दोलु बुढदुकी विचलितले आफ्ना गजलका शिरहरूमा हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ व्यवसायमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ त्यसपछि हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने समय आउँछ व्यवसायमा हामीले केही बेर अगाडि श्रवण गर्दा गर्दै थाती राखेको साङ्गीतिक गजललाई अगाडि सार्छौँ बेपिन सलामीको शब्दमा विष्णु भट्टको स्वर सङ्गीतमा र साथीहरूको पनि सङ्गीत रहेको छ प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल हो यही साङ्गीतिक गजलबाट भरपूर मनोरञ्जन लिन सक्नुहोस् भन्ने हाम्रो आशा नि विश्वास रहेको छ जोबन भन्न भन्दै गयो जोबन सोचिरह्यो छुट्या सङ्गी साथी खेले आँगन सोचिरह्यो छुट्या सङ्गी साथी खेले आँगन सोचिरह्यो E que você कार्यक्रम गजलपुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सामुदायिक रेडियो साझा आवाज अठासी दशमलव तिन मेगा हर्ज तपाईँले राप्ती र यसका आसपासका जिल्लाहरूमा अठासी दशमलव तिन मेगा हर्ज मार्फत हामीलाई श्रवण गर्दै हुनुहुन्छ भने अनलाइनमा हाम्रो पात्रमा गएर अनलाइन मार्फत तपाईँले नवीन संसार भनेर अनलाइन रेडियो नवीन संसार मार्फत पनि हामीलाई एकैसाथ श्रवण गर्दै हुनुहुन्छ मलाई प्राविधिक मित्र विक्रम र प्राविधिक मित्र प्रकाश दिवस खड्काले एकैसाथ साथ दिइरहनु भएको छ भने मछु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ स्रष्टा विशेषमा रहेर आजको बसैमा हामीले बबई गाउँपालिका साथ कालिता र दाङका मित्र दलु बुढथोकी विचलितका गजलहरू वाचन गरिरहेका छौँ हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका पनि छौँ भन्नुपर्छ अत्यन्तै मिलनसार मान्छे सबैको प्रिय मित्र भन्न सफल हुनुभएको छ सामाजिक सञ्जालहरूमा धेरैभन्दा धेरै मित्रहरूसँग परिचित हुनुहुन्छ पछिल्लो समयमा दलु बुढाथोकी विचलित आफ्ना मर्मस्पर्शी गजलका शेरहरूले धेरैभन्दा धेरै पाठकहरूको मन जित्न सफल हुनुभएको छ यसै गरी अगाडि बढ्नुहोस् भन्ने मेरो शुभकामना रहेको छ दलु बुढाथोकी विचलितलाई यसैमा म भाषण गर्न चाहन्छु दलु बुढाथोकी विचलितको यो गजल यो धोका किन खाइन्छ सोचिरहन्छु यो धोका किन खाइन्छ सोचिरहन्छु के प्रेममा जहर मिसाइन्छ सोचिरहन्छु यो धोका किन खाइन्छ सोचिरहन्छु के प्रेममा जहर मिसाइन्छ सोचिरहन्छु सुटुक्कै चोरेर अर्काको मनमुटुलाई सुटुक्कै चोरेर अर्काको मन मुटुलाई खै कता लुकाइन्छ सोचिरहन्छु के प्रेममा जहर मिसाइन्छ सोचिरहन्छु उसको हेराइमा के तत्त्व छ त्यस्तो उसको हेराइमा के तत्त्व छ त्यस्तो किन नखाएरै अघाइन्छ सोचिरहन्छु के प्रेममा जहर मिसाइन्छ सोचिरहन्छु एक बोतल शराब सयौँजना जडिया अह एक बोतल शराब सयौँजना जडिया फोकटमा किन बोलाइन्छ सोचिरहन्छु के प्रेममा जहर मिसाइन्छ सोचिरहन्छु न खुसी न हर्ष यो भुतिएको जिन्दगी न खुसी न हर्ष यो भुतिएको जिन्दगी खै कसरी बिताइन्छ सोचिरहन्छु यो धोका किन खाइन्छ सोचिरहन्छु के प्रेममा जहर मिसाइन्छ सोचिरहन्छु के प्रेममा जहर मिसाइन्छ सोचिरहन्छु आदरणीय गजल मनहरू यो धोका किन खाइन्छ सोचिरहन्छु के प्रेममा जहर मिसाइन्छ सोचिरहन्छु धोका भन्ने शब्द पक्कै पनि विश्वास हो मित्र पहिलो कुरो त जहाँ विश्वास भन्ने शब्द उत्पन्न हुन्छ त्यहाँ धोका भन्ने शब्द पनि सँगसँगै उत्पन्न भएर आउँछ जब जब माया अनि विश्वास भन्ने शब्द आउँछ सँगसँगै धोका भन्ने शब्द पनि जन्मिएर आउने गर्छ जब हामी विश्वास गर्छौँ अनि धोका खान्छौँ जब हामी विश्वास गर्दैनौँ सम्बन्ध जोड्दैनौँ भन्ने पक्कै पनि धोका भन्ने पाउँदैनौँ होला होइन र दलु बुढाथोकी विचलितजी पक्कै पनि हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ प्राविधिक मित्रले समय सकिएको जानकारी दिँदै हुनुहुन्छ तपाईँलाई आजको बसाइमा स्रष्टा विशेषमा वाचन गरिएका दलु बुढथोकी विचलितका गजलहरू के कस्ता लागे जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन होला दलु बुढाथोकी बेचरितलाई तपाईँका सल्लाह सुझावले अझ उहाँको कलमलाई निखार्न सहयोग पुर्याउनेछ भन्ने विश्वास राखेका छौँ तपाईँले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा गएर दलु बुढाथोकी विचलित भनेर नेपाली अक्षरमै लेखेर खोज्नुभयो भने भेटाउनुहुनेछ त्यसै गरी ट्विटरमा तपाईँले विचलित दलु भनेर खोज्नुहोला दलु बुढाथोकी विचलितलाई यसरी तपाईँले भेटाउन सक्नुहुनेछ रहेछ दलो बुढाथोकी विचलितका गजलहरू वाचन गरी आजको बसाइमा अत्यन्तै मिठो लाग्यो अत्यन्तै दमदार गजलहरू हामीलाई पठाउनु भयो अत्यन्तै खुसी लागेको छ आजको बसाइमा तपाईँको साहित्यिक यात्रा निरव छिन्न रहोस् यसरी नै आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउनुहोस् तपाईँको कलमलाई अझ निखार्नुहोस् रेडियो कार्यक्रम गजल गजलपुञ्जा रेडियो साझा आवाज र अनलाइन रेडियो नवीन संसारको हार्दिक मङ्गलमय शुभकामना तपाईँलाई यो बसाइमा व्यक्त गर्दै आजको बसाइबाट दलु बुढथोकी विचलितलाई स्रष्टा विशेषबाट विदा गर्छौँ लौता आदरणीय गजल मनहरू यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण सम्पूर्ण प्रति हृदयदेखि नै आभारी छु तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला तपाईँ पनि यसरी नै स्रष्टा विशेषमा रहेर आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने तपाईँले आफ्ना नौवटा गजल र आफ्नो बारेमा पुरै जानकारी पठाउनुहोला जसरी आजसम्मका मित्रहरूले पठाउनु भएको छ यसै गरी आफ्नो बारेमा जानकारी पठाउनुहोला र आफ्नो नौवटा गजल पठाउनुहोला जसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुञ्ज सामुदायिक रेडियो साझावाज अठासी दशमलव तिन मेगा हर्ज राप्ती अञ्चल दाङ देउखरी गढवा एक प्रगति नगर त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर तपाईँले हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजलपुञ्ज भनेर जहाँ एकचालिस सयभन्दा बढी मित्रहरूले लाइक गरिसक्नु भएको एउटा सामाजिक सञ्जाल फेसबुक पेज भेटिनेछ त्यहाँ गएर तपाईँले सोही पेजको म्यासेजमा आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ र त्यसै गरी तपाईँ हामीलाई मेल गर्न चाहनुहुन्छ भने हाम्रो मेल ठेगाना रहेको छ एसपी माथवर एट द रेट जिमेल डट कम एसपिएमएटिएसए डब्लुओआर एट द रेट जिमेल डट कम यसै मेलमा पनि तपाईँले आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ तपाईँले आजको कार्यक्रम सुन्न छुट्नुभयो भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा पनि आजको श्रृङ्खला राखिदिनेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँले हाम्रो युट्युब च्यानल राप्ती आवाजलाई सब्सक्राइब पनि गर्न सक्नुहुनेछ अह आदरणीय गजल मनहरू यिनै जानकारी सँगसँगै अब भने हामी छुटिनुपर्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू चलबलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र विक्रमलाई र अनलाइन रेडियो नवीन संसारबाट प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र प्रकाश दिवस खड्कालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै आजको बसेबाट ओझेलिन्छु गजल पुञ्जको मालिक तपाईँकै भाइ छोरा साथी एसपी माथुवर सोध्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका सुकुल हेर्नुहोस् त कतै खुला पछन् कि झ्याल ढोकाका सुकुलहरू बन्द गर्नुहोस् गर्मीको मौसम छ राति तिर्खा लाग्न सक्छ करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ कि औषधि खान बिर्सनुभयो कि औषधि खानुहोस् तपाईँको बाँकी पल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सिर्जनशील कार्यतर्फ लाम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका स्रष्टा विशेषका स्रष्टा दलो बुढाथोकी विचलितको गजल वाचन गर्दै बिदा हुन्छु कोही फुल कोही अबिर बोकेर आउँछन् मेरा यादहरू तिम्रै तस्बिर बोकेर आउँछन् कोही फुल कोही अबिर बोकेर आउँछन् मेरा यादहरू तिम्रै तस्बिर बोकेर आउँछन् फेरि यो दुनियाँ अड्कल गर्नै मुस्किल भयो फेरि यो दुनियाँ अड्कल गर्नै मुस्किल भयो आफन्त जहर दुश्मन खिर बोकेर आउँछन् मेरा यादहरू तिम्रै तस्बिर बोकेर आउँछन् यो मान्छेको रूप किन अलौकिक छ कुन्नी यो मान्छेको रूप किन अलौकिक छ कुन्नी हातमा गुलाफ मुखमा तीर बोकेर आउँछन् मेरा यादहरू तिम्रै तस्बिर बोकेर आउँछन् डोकोमा दुध दुइने अडिने भाग छ कसैको डोकोमा दुध दुइनी अडिने भाग छ कसैको कोही हिउँदैमा चुहिने तकदिर बोकेर आउँछन् मेरा यादहरू तिम्रै तस्बिर बोकेर आउँछन् अहिंसा अनि पुण्यको पाठ जप्ने पुजारी बा अहिंसा अनि पुण्यको पाठ जप्ने पुजारी बा मन्दिरबाटै पशु पन्छीको शिर बोकेर आउँछन् कोही फुल कोही अबिर बोकेर आउँछन् मेरा यादहरू तिम्रै तस्बिर बोकेर आउँछन् मेरा यादहरू तिम्रै तस्बिर बोकेर आउँछन् नमस्कार जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी निधरी